इन्स्टाग्रामको लिङ्क छ टक्कको इन्स्टाग्राममा फलो गरेर पाँचजनालाई भिडियो कल गर्छु म्याच चिक्ने दामी चिकिदिन्छु भिडियो कलमा होइन अन्त यो माथि एटिन प्लस चिकी चिकी बुमको माथिपट्टि बाबाजन माथस क्लब छ त्यसमा पनि फलो गरिदिनुपर्ने हुन्छ नि फेरि <clears throat> म थ्रिसोम ग्याङ ब्याङ भएको कहानी सुनाउँछु ल थ्रिसोम भएको के भन्छ दुईजना केटी म र मेरो साथी थियो होइन अन्त त्यहाँबाट चाहिँ एउटा चाहिँ केटा केटा थियो होइन उसको चाहिँ फ्यान्टासी थियो नि त होइन उसको चाहिँ खासमा फ्यान्टासी थियो अनि त्यसै कारणले चाहिँ उसको फ्यान्टासी पुरा गर्नुको लागि चाहिँ अब हामीले अब हे अब हेल्प होइन अब त्यस्तो गऱ्यो होइन अन्त त्यो मान्छे चाहिँ म चिन्दिनँ थिएँ होइन मेरो साथीको थ्रुबाट मैले चिनेको होइन अन्त त्यहाँबाट चाहिँ टक्क होइन अन्त त्यहाँबाट चाहिँ होइन टक्कसँगले टक्कसँगले लगाएर चाहिँ होइन हामीहरू हट दामी होटेलमा लेक लगेको थियो क्या मजाको थियो क्या अन्त त्यहाँबाट टक्क <clears throat> लगेर होइन अन्त लगिसकेर चाहिँ टक्कसँगले उसले हुन्छ नि क्या उसको पहिला मेरो त्यो केटी हामी गेम खेल्दै टाइपको हुन्छ नि क्या अन्त त्यो गीतमा कुनै के समथिङ त्यस्तै पिल्लो गेम हो कि समथिङ त्यस्तै खेलिरहेको थियो क्या अन्त खेलिरहेको थियो अन्त त्यहाँबाट अन्त खेलिरहेको थियो होइन अन्त त्यहाँबाट खेलिरहेको थियो अन्त खेलेर चाहिँ टक्कसँगले होइन उसले के भन्छ यस्तो भन्यो नि त के भन्छ अब एक एकजनाले लुगा खोल्नु पर्छ त्यस्तो टाइपको क्या मलाई चाहिँ हेप्पी लाज लाग्थ्यो होइन पुरा अप्ठ्यारो लाग्यो अब दुईजना केटा भए पनि अप्ठ्यारो हुँदैन थियो होला अब मेरै साथीको छेउमा चाहिँ अब म कसरी चाहिँ देखाउनु होइन मेरो मेरो यो दुधहरू चाहिँ होइन अभियसली अप्ठ्यारो हुन्छन् अब मेरो साथी त फ्रिक आउट भएर क्या मजाले देखाइदिँदै थियो होइन म चाहिँ फेरि हेप्पी सरम लागिदिँदै थियो अन्त त्यहाँबाट टक्क मेरो साथीलाई चिक्यो चिक्यो चिक्यो होइन त्यहाँदेखि सक्छ सक् तर पनि हामी नाङ्गै मैले चाहिँ ब्ल्याङ्केटभित्र ओढेर नै बिस्तारै फुकाल्दै थिएँ होइन अन्त उसलाई चाहिँ त्यो केटालाई चाहिँ पुरा गरम भएछ नि त अन्त गरम भएछ अन्त गरम भएर चाहिँ त्यहाँदेखि टक्कसँगले कि ब्ल्याङ्केटै फुकालिदियो होइन ए नै म त होइन नेकेट न अन्डरवेयर छ नब्रा छ होइन म्याचिङ यस्तो लाज लागिरहेको होइन अन्त त्यहाँदेखि टक्क त्यो केटाले होइन त्यो मेरो त्यो साथीको अर्को हातले यस्तो जगाड लिएर होइन उसको उसको हुन्छ नि क्या डिक होइन सक गर्नु लगाएन होइन क्या मजाले सक गरिदिइरहेको थियो होइन अन्त त्यहाँ मलाई चाहिँ अर्को हातले यस्तो जगाटेर चाहिँ होइन उसलाई किस खाइरहेको थिएँ होइन मजाले होइन अब गर्दै लिप किस होइन त्यहाँदेखिको एकछिनबाट फेरि यस्तो अरे के भन्छ अब रेचल तिमी मलाई उयो गरिदियो ल अरे नि त होइन रेचल अब तिमी मलाई ब्लोजअप गरिदियो न अन्त भन्यो नि त अन्त उसले मेरो कपाल पनि सट्टै यस्तो जगाट्यो होइन टक्क जगाटेर चाहिँ होइन टक्क सब गरिदिएको थिएँ कि यसरी गर्दै होइन म्याचिङ मस्त तान्दै होइन आम्मा आ म बोलेको सुन्दैछ अन्त त्यहाँबाट त्यहाँबाट चाहिँ होइन टप अन्त त्यहाँबाट चाहिँ होइन चक्कसँगले होइन उसको हल्का त घिन पनि लाग्यो होइन तर सेक्स गर्दा घिन हुँदैन भनेर सोचेर होइन म्याचिक नक्क भइदिएको थियो क्या अनि त्यहाँबाट बाटोमा किस खाँदिने होइन कसम के मलाई अब त्यो पोस्टलाई के भन्छ मलाई थाहा छैन होइन यस्तो सुतेर चाहिँ मेरो दुइटा खुट्टा चाहिँ हुन्छ नि क्या उसको हुन्छ नि यस्तो नेकमा थियो क्या त्यो गीतको पो याद आइदिन्छ क्या पुच्यले कुनै के भन्ने छ नि एउटा गीत त्यसको पो याद आइदिन्छ क्या टक्क यस्तो काँधमा राखेर चाहिँ नि म्याचिक यस्तो चिक्दिएको कि यस्तो कस्तो चिक्दिएको होइन अब लिटरली अब सर्टो लाउनु जस्तो भइदिरहेको थियो क्या तर खासमा चाहिँ तर त्यो चाहिँ अब त्यो सर्टो आउनुभएको चाहिँ होइन रहेछ अहिले सोच्दा चाहिँ अब पानी आएको रहेछ क्या झक्क त्यस्तो भएन अन्त मेरो साथीलाई थियो मेरो साथीको पनि मैले मजाले गरिदिएँ पारेर होइन उसले पनि मेरो टक्कसँगले होइन यस्तो पारेर मैले पनि उसको होइन फिङ्गरिङ गरिरहेको थिएँ उसले पनि मेरो गरिदियो होइन अन्त बुबु हुन्छ नि निप्पल पनि क्या मान्छेले टोकिदिएको क्या अन्त त्यहाँबाट टक्क टोकिसकेर चाहिँ बुझ्यो दुवैजना ल अब अब टोइलेट लग्यो होइन अन्त टोयलेट लग्यो होइन वासरुम लग्यो अन्त वासरुम लगेर चाहिँ नि होइन अन्त टक्कसँगले क्या यस्तोहरू के के गरिदिएको थाहा छ यस्तो सावर खोलिरहेको छ होइन अन्त त्यता गिजर पनि थियो होइन होटेलमा होइन तातो पानी आइरहेको थियो होइन एक एक मेरो साथीलाई छिक्थे मलाई छिक्थेँ होइन म्या यस्तो तर फेरि हुन्छ नि त्यो पानी माथिबाट पानी सवर भइरहेको छ होइन त्यो केटाको डिक चुस्ने यस्तो मजा आउँछ कि कसम भनेको होइन अनि केटालाई पनि त्यो लिक गराउनु लाउनु पर्छ कि केटाहरू पनि मजा मान्छ क्या दामी हुन्छ अन्त पिछेपट्टि गर्दाखेरि चाहिँ म चाहिँ म चाहिँ सकिनँ होइन पिछेपट्टि गर्दाखेरि चाहिँ यस्तो पछि एनल ट्राई गर्दा चाहिँ मैले सकिनँ नि त अन्त त्यहाँदेखि सकिनँ नि त मैले होइन त्यो उयो गर्दा मलाई डरलाग्दो दुखिरहेको थियो होइन अन्त त्यहाँबाट टक्क मेरो साथीले गर्दाखेरि चाहिँ बिस्तारै उसले हुन्छ नि त्यो केटाले यसरी थुक लाउँदै यस्तो पिछेमा एनलमा त्यो पिछेको हुन्छ नि त्यो दुलोमा थुक लाउँदै जिपले होइन यस्तो ठुल्ठुलो त्यो त्यो होल चाहिँ ठुलो बनाउँदै होइन म्याचिङ यस्तो यस्तो मजाले भित्र पसाइदिएको कि मेरो साथीलाई त नदुखेको पनि होइन मजाले चिके होइन अनि त्यहाँबाट मलाई पनि एकखेप त्यसरी ट्राई गरिदिँदाखेरि मैले चाहिँ सकिनँ होइन अर्कै खालको दुख्यो नि त अन्त त्यहाँ दामी भइदिएको थियो क्या अब त्यो सटल डौला जस्तै म्याचिक्ने ओछ्यानमै अब हुन्छ नि सटल गरी पठाउँछु होला जस्तो टाइपको क्या अरूभन्दा म त त्यो केटीलाई फिङ्गरिङ गर्दै मजा लाग्दिएको क्या यस्तो मजाले फिङ्गर गरेको त्यो पनि तिन तिनवटा हात क्या अब त्यो केटी पनि हल्का पुरा सेक्स भनेपछि हुन्छ नि अब सेक्स एडिक्सन थियो क्या अन्त त्यसै कारणले गर्दाखेरि होइन गाइस <clears throat> होइन म चाहिँ अब यति सुनाउँछु होइन कहानी मन पऱ्यो भने चाहिँ होइन म टक्क सबै भिडियो कल गर्छु होइन टक्क मेरो प्रोफाइलमा थिच होइन टक्क प्रोफाइलमा थिचिसकेर चाहिँ नि होइन त्यहाँ मेरो होइन उयो इन्स्टाग्रामको लिङ्क छ टक्क इन्स्टाग्राममा फलो गर अन्त घरलाई पनि फलो गर्नुपर्ने हुन्छ नि ल